त्यहाँ पनि चल्तीको गोरेटोमा एम्बुस हुन सक्ने अनुमान लगाएर उनीहरू बगरे बगर हिँडेका थिए जनसेनाको फोर्सले आफूलाई पछ्याइरहेको उनीहरूलाई थाहै थिएन छापामार फौज डाँडा माथि माथिबाट छेकारो हान्दै हिँड्दै थियो बेखबर शाही सेना भने आवाज दबाएर हिँडेको थियो सबका औंला ट्रिगरमा थिए मृत्युको त्रासद छाया थियो अनुहारमा उनीहरू सकेसम्म चलाखो भएर बगर नापिरहेका थिए छापामारहरूले पोजिसन लिए अर्को ब्रिगेड आइसकेको थिएन र तोकेको समय पनि बितिसकेको थियो महेन्द्रले सल्लाह गरी र फायर खोल्ने निश्चय भयो अकस्मात मेन्दुले ह्यान्ड माइकबाट बोलेको आवाज पहराहरूमा प्रतिध्वनित हुन थाल्यो उसले घेरा कसिएको जानकारी दिई र आत्मसमर्पण गर्न शाही सेनालाई आह्वान गरी उसको आवाज बडो सम्मानपूर्ण थियो तर सैनिकलाई आत्मसमर्पणको कासन कहिले सम्मानजनक हुँदैन उनीहरू आत्तिएर बगरमा भेटिएका ढुङ्गा र ढिस्काहरूमा आड लाग्न पुगे अनि अन्धाधुन्द आवाज आएतिर गोली हान्न थाले लडाईँको मैदानमा उत्रेका सिपाहीहरू पाण्डवको पक्षमा हुन् वा कौरवको सहजै आत्मसमर्पण गर्दैनन् रणमैदानमा उत्रिसकेपछि न्यायको पक्षमा होस् वा अन्यायको पक्षमा लड्नु मात्र जिउँदो यथार्थ रहन्छ तत्कालै गोलीबारीको भीषण आवाजले चराहरूको हुल बेपत्ता अत्तालिएर भाग्न थाल्यो शाही कमाण्डर ठूलो ढुङ्गाको अडेस लगाएर संचार सेटमा सम्पर्क मिलाउन थाल्यो छापामारहरू आक्रमण गर्दै अघि बढ्न थाले साँझ पर्न ठिक्क परेको थियो तर बगरमा उनीहरूको गतिविधि स्पष्टसँग देखिन्थ्यो छापामारहरू भने अझै छेलिएर बसेका थिए उनीहरू धमाधम रकेट आक्रमण गर्न थालेका थिए भयावह युद्ध प्रारम्भ भइसकेको थियो मृत्यु उत्सव कार्यक्रम सुरु भइसकेको थियो दक्षिणपट्टिको डाँडाबाट आक्रमण गर्ने छापामार टिम अझै आइपुगेकै थिएन त्यसैले शाही सेना कवर लिँदै डाँडातिर दगुर्न थाल्यो बगरबाट उम्कन जरुरी थियो किनभने उनीहरूका जोडीदारहरू धमाधम ढलिरहेका थिए महेन्दोले पहिलो पटक चलायमान युद्धको नेतृत्व गरेकी थिए केही साथी घाइते भएका थिए तर त्यतिन्जेल कोही ढलेको थिएन महेन्दोलाई क्रमशः आवेगको आँधीले समात्यो ऊ भयानक योद्धा झैँ भएकी थिए उर्गेनको घोडा क्रूरतापूर्वक रणमैदानमा उत्रियो युद्ध उन्माद उर्गेनका मंगोलियन आँखाहरूमा भरभराइरहेको थियो सहजै हार मान्ने पक्षमा उनीहरू पनि थिएनन् लखेट्दा लखेट्दै अब छापामार बगरमा पुगेका थिए मेहेन्दोको कमान्डर टिम पनि लगातार अघि बढिरहेको थियो लड्नु र निर्देशन दिनु दुवै पक्ष उनीहरूले सम्हालेका थिए यही बेला अर्को ब्रिगेड पनि आइपुग्यो र उनीहरूको लडाईँ उतापट्टि पनि चल्न थाल्यो मेहन्दुको फौज पनि खोला तरेर उतै गयो शाही सेना चेपिँदै गयो लडाईँ आफ्नो अनुकूल भइसकेको निष्कर्ष मेहन्दुले निकालेकी थिए बम गोलाका धमाकाहरूले धरती थर्काइरहेको थियो बेरमै दुई हेलिकप्टर आकाशमा उड्न थाले लडाईँ अझ घनीभूत हुन थाल्यो हेलिकप्टरले आकाशबाट बम खसाल्न थालेपछि लडाईँको फर्म्याट पुरै बदलियो साँझको कालो बर्को ओढेर संसार अन्धारिन थालेको थियो अन्धकारको साम्राज्यभित्र लडाईँ लम्बिने छाँट देखियो मेहेन्दोले झल्यास हवाई जहाज खसाल्ने तोप सम्झी उसले सञ्चार सेट मार्फत सम्पर्क गर्न खोजेकी थिए तर तोप चलाउने टिमसँग सम्पर्क हुन सकिरहेको थिएन तर उसले रनरहरू मार्फत छिट्टै थाहा पाई हेलिकप्टरलाई निशाना लगाउने तयारी भइसकेको थियो तर टार्गेट एरियाबाट हेलिकप्टर पटक पटक फुत्किरहेको थियो कुर्गेनको मायावी घोडामा सवार थिए मेन्दो रगत उम्लिरहेको थियो लडाईँ भीषण बन्दै गइरहेको थियो हेलिकप्टरले जथाभावी गोला बर्साइरहेको थियो त्यसैले शाही सेनाको मनोबल केही बढेको निश्चित थियो हेलिकप्टरको गोलाबारी सुरु भएपछि छापामारतर्फ घाइतेहरूको सङ्ख्या बढ्दै थियो त्यही बेला तोप भयानक आवाजसहित पड्कियो हेलिकप्टर मुस्किलले उम्कियो झन्डै झन्डै नियन्त्रण गुमाएको थियो तर चलाख पाइलटले स्थिति सम्हाल्यो अकस्मात हेलिकप्टरले खसालेको बम मेन्दुहरू बसेको नजिकैको गोठमा पड्कियो र त्यहाँ रहेको परालको कुन्योमा आगो लाग्यो उज्यालोले सैनिकहरूलाई सजिलो पारिदिएको थियो उनीहरू अब साहस साथ लड्न थाले लोकेसन खुलेकोले मेहन्दु समेत पुरै टिम फायर गर्दै ठाउँ बदल्न बाध्य भयो गोठबाट करिब चार सय मिटर दूरीमा तीनवटा झोपडी थिए झोपडीबाट सर्वसाधारण जङ्गलतिर भाग्न थाले तर केही मानिस एउटा झोपडीमा अल्मलिए झै देखिन्थे झोपडी र गोठको बिच बिचीबाट भयानक युद्ध भइरहेको थियो हेलिकप्टरले बलिरहेको कुन्यो नजिकै मेन्दोको टिमलाई निशाना लगाउन थाल्यो परन्तु कुन्योको पराले आगो निम्न थालिसकेको थियो अबको अँध्यारो अझ भयानक थियो त्यो अँध्यारोबाट बच्न सैनिकहरूले एउटा झुपडीमा आगो झोसिदिए झुपडी दन्तनी बल्न थाल्यो त्यहाँ चिच्याहट बढेको सुनिन्थ्यो बगर पाखा खेत सबैतिर लासको बिस्कुन भइसकेको थियो सैनिकहरू धेरै ढलिसकेका थिए किनभने उनीहरू ठुलो छापामार फौजको खेरामा परिसकेका थिए मेन्दोले रकेट प्रहार गरेपछि पसिना पुस्दै सोची डिभिजनको टोली पनि आइपुग्यो होला अब त विद्रोहसँग फेरि एकपटक लडाईँकै मैदानमै भेट हुने भयो पटक ऊ दुश्मन थियो अब सहयोद्धा कस्तो संयोग मेहन्दो आफ्नै कुरा सम्झेर मुस्कुराई एकपटक उसको ध्यान फेरि झुपडीमा सल्बलाइरहेका सर्वसाधारण मानिसमा पर्यो त्यो झुपडीमा सुत्केरी महिला फसेकी रहेछन् उसको लोग्ने होला सायद भागु र नभागुको दोसाँधमा कति बेला गोलीको शिकार हुने हो थाहा थिएन उनीहरू भाग्न खोज्थे तर गोलीको अन्धो वर्षाका अघिल्तिर नाजुक बनेको थियो स्थिति महँगो अकस्मात चिच्याउन थाली अलि अलि हेभी कभर देऊ यता म सुत्केरी निकाल्छु त्यो गोठबाट उसको औँलाले लक्ष्य गरेको झुपडीमा पल्लवी सहित गुफा जस्तो खोजबाट लडिरहेका साथीहरूको आँखा पुग्यो उनीहरूको प्रतिक्रियाको अपेक्षा नगरी मेहन्दो निकै अघि बढिसकेकी थिए स्वचालित राइफलबाट गोली बर्साउँदै ऊ लगातार हिँडिरहेकी थिए जमिनको समानान्तर नेउरिएर पल्लवीको टिमले बमहरूको वर्षा गरेर कभर दिए मेन्दो बिजुली गतिमा झुपडीमा पुगी पछिल्लोतिरको भित्तापट्टि गोली चलिरहेको थिएन उसले लात हानेर भित्तो भत्काइदिए र सुत्केरीलाई सहारा दिएर नजिकै रहेको गहिरो खोचमा पुर्याई त्यो सबैभन्दा सुरक्षित स्थल थियो फसेका सबै मान्छे त्यही बसिरहेका थिए महेन्दोले बन्दुक छेउमा बिसाई र च्याहा च्या रोइरहेको बच्चा आफ्नो हातमा लिई कस्तो नाजुक बच्चा थियो हिंस्रक बम गोलाको आतंकले त्रसित उसले रोइरहेको बच्चालाई हेरिराखे सुत्केरीलाई सम्हाल्न लागेका थिए अरू केही महिला पुरुषहरू उसले यन्त्रवत बच्चालाई आफ्नो छातीमा टाँसी लाग्यो स्तन निकालेर दुध पिलाइदिउँ तर रक्त उन्मादको बेला दुध पोके विषाक्त नहोला र जस्तो लाग्यो मेन्दोलाई केही बेर ऊ बच्चालाई छातीमा टाँसेर उभिए ऊ भित्रको आमा जाकेकी थिए यति बेला उसको छाती चस्किन पुग्यो उसका आँखाबाट बलिन्द्र धारा आँसु बग्न थाले छातीमा लेप्सिएको बच्चाले पनि सुरक्षित महसुस गर्यो क्यारे उसको रुहाई बिस्तारै बन्द भएको थियो हिक्क हिक्क मात्र फुस्किरहेको थियो उसको गलाबाट अचानक धमाकाले मेहन्दो झसङ्ग हुन पुगी बच्चा फेरि रुन थाल्यो उसले बिजुली गतिमा आमाको काखमा बच्चा राखिदिए ढिस्को उक्ली र खस्रिँदै त्यही झोपडी छेउ आइपुगी झुपडीकै छेउमा उभिएको रुखको फेदमा छेलिएर आफ्नो मोर्चामा पुग्ने दाउ हेर्न थाली हेलिकप्टर उसै गरी आकाशमा घुमिरहेकै थियो धुन्द खसालिएको बमले केही गाउँलेको समेत ज्यान लिइसकेको थियो झिलिक्क भएको मात्र के थियो चट्याङ परे झैँ हेलिकप्टरबाट खसेको बम पड्कियो बमले आफ्नै कम्बर मुन्तिर प्रहार गरेको अपत्यारिलो अनुभव भयो मेन्दोलाई झुपडीमा आगो बल्न थाल्यो तर उसको आँखा अघिल्तिर त भयानक अँध्यारो पोछाउन थाल्यो कम्बर मुन्तिर पुरै डढेको थियो शरीर जोडसँग प्यास लागिरहेको थियो तैपनि उसलाई अझै मरिहाल्छु झिन लागेको थिएन उसको शरीरले भने मृत्युलाई स्वीकार गरिसकेको थियो अदृश्यमा उर्गेनको शिरोच्छेदन भइसकेको थियो याविङ खोलाको किनार फेरि रक्तामले पसारियो सेतो घोडा पीडाले छटपटाउन थाल्यो उर्गेनको टाउको खोलामा बग्न थाल्यो साथसाथै तामछालिङ आदिभूमिको इतिहास पनि बग्न थाल्यो त्यही बेला फेरि तोप भेन्दोले आकाशतिर हेरी हेलिकप्टर आगोको लप्कामा परिणत भएको थियो फेरि ड्याममा आवाज आयो आकाशको अर्को चोइटोमा पनि आगोको लप्का उठ्यो अर्को हेलिकप्टर पनि आगोको पुलिन्दा भएको थियो त्यसपछि गोला बारुद थामियो युद्ध सकियो आकाशमा टाँसिए झैँ भएका थिए मेन्दोका दुवै आँखा खुसीले छाती चस्किएको अनुभव थियो भित्रभित्र कता कता उसलाई लाग्यो म शहीद हुँदैछु उसका ओठहरू स्वतः मुस्कुराउन थाले आकाशमा हजारौं सेता घोडा उडिरहेको विचित्र दृश्यले उसको चर्को प्यास मेटिन पुग्यो अब उसका ओठहरू स्थिर भइसकेका थिए तर ट्वल्ल सेतो घोडाको फौज हेरिरहेका उसका आँखाले भनिरहेका थिए तामसालीन आदि भूमि को स्वाभिमान जोगाए मांगे फिर वो बहादुरी का साथ लड़े और मृत्युलय बहादुरी का साथ स्वीकार करे तामंग जाति बहादुर जाति हो तामंग जाति बहादुर जाति हो सेतो घोडाको फौज अब रङ्गी बिरङ्गी फूलले ढाकिएको रमणीय बगैँचामा परिणत भयो अलौकिक बासनाले हावा मगमगाइरहेको थियो बगैँचामा हलुका पाइला टेक्न साथ मेन्दो छक्क पारी उर्गेनको घोडा शान्त भएर घाँस चरिरहेको थियो उर्गेन तलसम्म लस्किएको हागामा बसेर कुनै प्राचीन गीत गुनगुनाइरहेको थियो छोरी छुनुमुन गरेर रङ्गी बिरङ्गी फूलहरूमाथि उडिरहेका भमराहरूसँग जिस्किँदै थिए अनि विद्रोह मुस्कुराएर उसको स्वागत गरिरहेको थियो गुलाबी रङको भुइँ कुहिरो अनौठो बास्न बोकेर डुल्दै थियो यत्र तत्र कति दिन भयो है हाम्रो भेट नभएको विद्रोहले मुस्कुराउँदै भन्यो विद्रोहले बगैँचाको सुन्दरतम फुलबारीभित्र रहेको दुबोको फलैँचासम्म मेहन्दोको हात समातेर डोर्यायो अनि सँगसँगै फलैँचामा बसायो मेहन्दोलाई अचम्म लागिरहेको थियो विद्रोहको असाध्यै लोभलाग्दो मायालु अनुहारमा उसले एक टकले हेरिरहे छोरी खितखिताएर हाँसिरहेको स्वादिलो ध्वनिले बारम्बार उसको हृदयको तारमा मिठो झङ्कार पैदा गरिरहेको थियो अनि पन्जा लडाई खेल्ने भने होइन मसँग विद्रोहले भन्यो उसलाई कस्तो याद भएको उहिले बिहे हुनासाथ उनीहरूले पन्जा लडाई खेलेका थिए त्यति बेला विद्रोह हारेको थियो अनि भनेको थियो प्रेममा त तिमीले जित्यौ पन्जा लडाईँमा पनि तिमीले नै जित्ने कहिले काहीँ त हार नमेन्दो हुँदैन कहिले काहीँ त हार नमेन्दो अनि मेन्दुले जवाफमा भनेकी थिए हेर विद्रोह शहीदहरूको उज्यालो देशमा पनि म नै पहिला जान्छु तिमीलाई शहीद हुनमा पनि जित्छु बुझ्यौ तिमीलाई शहीद हुनमा पनि जित्छु बुझ्यौ अहिले यो मायावी बगैँचामा पनि विद्रोहले पन्जा लडाई खेल्ने प्रस्ताव मेन्दो समक्ष राखेको थियो मेन्दोले पनि प्रस्तावको जवाफमा लाडिएर भनी हुन्छ विद्रोह तर मैले नै जित्नुपर्छ नि फेरि झेली गर्नु पाउन्नौ ओके बाबा हुन्छ तर जसले जित्छ नि उनी पहिले उज्यालो देशमा जाने ओके विद्रोहले मुस्कुराउँदै भन्यो यतिखेर विद्रोहका आँखामा स्नेह भरिएको थियो ओठहरू मायाको अनुपम रसले रसाएका थिए तर उसलाई के थाहा मेन्दुले त्यो पन्जा लडाई पहिले जितिसकेकी थिए मेन्दु मुस्कुराई ऊ विद्रोहको बालापन जस्तो सुबोध स्वभावले हुरुक्कै भएकी थिए उसलाई थाहा थियो उसले जितिसकेकी थिए उनीहरू पन्जा लडाउन थाले विद्रोह असाध्यै माया देखिएको थियो तर अन्तिम प्रतियोगितामा पनि ऊ हार्दै थियो मेहेन्दोले चाहेर पनि नजित्न सम्भव थिएन दुवै अलौकिक प्रकारको मुस्कानले उज्यालिएका थिए पन्जाहरू लडिरहेका थिए अन्तत मेन्दोले विद्रोहको पन्जा दुबोमा पछारिदिए विद्रोह हाँस्न थाल्यो फेरि फेरि पनि तिमीले नै जित्यौ ಹೈಮೇಂದ್ರ ಊ ಹಾರೇರಪ್ಪನೇ ಬೇಕು ಸ್ಥೇನ मेहन्दोको जितमा ऊ कति धेरै खुसी भएको हुन्थ्यो सधैँ विद्रोह छोरी राम्ररी हेर मैले शहीदहरूको उज्यालो देशमा जानुपर्ने भयो इतिहासको अघिल्तिर मेरो के लाग्छ र मेहन्दोले मुस्कुराउँदै भने विद्रोहले सहजै स्वीकार्यो पनि उसले भन्यो ल ल छोरी मेरै जिम्मा भयो मैले हारे तिमीले जित्यौ मैले हारे तिमीले जित्यौ आकाशको एउटा टुक्रा झर्याम झरुम फुट्यो सिसा जस्तै विचित्रको पुवाल पर्यो आकाशगङ्गा जस्तो इन्द्रेणी रङको प्रकाशपुञ्ज त्यो पालबाट छिरेर तहलसम्म लत्रियो मेहन्दो त्यो आँचलमा टेकेर गई उसले आकाशबाट हेरी विद्रोह उसको सौन्दर्य हेरेर मग्न भएको थियो यता छोरी अझै छुनुमुनु गरेर भमरासँग हाँस्दै थिए दाई रोक्नुहोस् रोक्नुहोस् रोक्नुहोस् चट्याङ जस्तो आवाजमा कसैले बोलाएको थियो ऊ टक्क अडियो मूर्तिवाद दायाँ बायाँ कतै टाउको घुमाएन बिल्कुल स्थिर मानु जसलाई बोलायो उसैलाई तत्कालै ढुङ्गामा परिणत गरिदिने आवाज थियो त्यो बालुवामा धसिएका पाइला उचाल्दै केटो अलि ढिलो आयो यात्री निहुरिएर बालुवामा किराहरूको क्रीडा हेर्दै थियो किराहरू कुनै बिम्ब जस्तै सलबलाइरहेका थिए काँसे घारीको फेदमा आफू जत्रै ठूलो झोला पिठ्यौमा बोकेको ठेटो उसको ठिक अघिल्तिर आएर उभियो अनि कता कता हिँड्नु भएको ए यता के काम छ भन्नुहोस् उसले ठाडठाडै सोध्यो र यात्रीले केटोको अनुहार गौर गरेर हेर्यो उपन्यासको पात्र जस्तो खोलाको निरस बगरमा उभिएर ऊ अभिमानपूर्ण ढंगले बोल्दै थियो मानो ऊ बगरको बालुवा छानेर सुनका कण भेट्टाउन चाहन्थ्यो र बगरका यात्रीहरू हिँड्ने इलाका अलग्गै छुट्याउन चाहन्थ्यो मानु यो र घायल यात्रीले उसका आँखाले नापेर आफ्नो बनाएको इलाकामा हस्तक्षेप गरेको थियो यात्रीले केही नबोलेपछि केटो केही रिसाएकै हो तर खोच्याउँदै कठिन साथ हिँडिरहेको यात्रीसँग रिसाइहाल्न चाहिँ ऊ चाहँदैनथ्यो ऊ कुनै हानिकारक प्राणी जस्तो पनि देखिँदैनथ्यो थियो अस्तव्यस्त लामो जुङ्गादारी लोलाएका आँखामा उदासीको एक छत्र राज माथिल्लो ओठमा गहिरो घाउको खत कमजोर प्रतीत हुने दुब्लो शरीर तपाईँको तपाईँको परिचय केटो केही नरम भयो त्यो देखेर यात्रु मुस्कुरायो मलिन मलिन म लेखक हुँ भाइ लेख्छु केटो उसको परिचयबाट प्रभावित हुन पुग्यो लेखक अनि कताजना लाग्नुभयो त दाई अब यता आधार इलाकामा छिर्न त जनसरकारको अनुमति चाहिन्छ त्यति त तपाईँलाई थाहा हुनुपर्ने हो क्यारे निष्पट्ट अँध्यारोमा पनि बिरालोको आँखा चाहिँ बल्ला जस्तो सक्रिय हाउभाउ चम्किला आँखा गजबको सपना देख्न सधैँ तयार जस्तो बगरमा पाखामा भिरमा जहाँ कोही आगन्तुक देखियो त्यही गजा खडा गरिदिन्थ्यो अदृश्य चेकपोस्ट स्थापना गरेर उभिन्थ्यो उसको पारा देखेर लेखक मुस्कुरायो लेखक मुस्कुराएको देखेर केठो पनि मुस्कुरायो सुमेरुबाट हिँडेदेखि नै उसले थुप्रै चेकपोस्ट पार गर्नु परेको थियो देशभित्रै अनेक विदेश भेट्टाए जस्तो अनेक दसगजा छिचुल्नु परे जस्तो अनुभवका आयाम फरक थिए तर सुमेरुबाट काठमाडौँसम्म पुग्दा पनि सात पटक झोला जचाएको अनुभव थियो उसँग पटक पटक परिचय बताएको थियो अनेक छड्के प्रश्नको जवाफ दिएको थियो अनि बसबाट ढिलो उत्रेको न्युमा तीन पटक खप्की पनि खाएको थियो बसबाट उत्रँदा त्रसित मान्छेसँगै लाइनमा उभिँदा झोला खान तलासी हुँदा सशङ्कित साई सेनाका जवानले शरीर छामछाम छुमछुम गर्दा उसलाई अनुभूति हुन्थ्यो ती हतियारधारीहरू रुष्ट थिए मानव सबै मान्छेसँग बदला बदला लिन चाहन्थे गजब छ भाइ अब यहाँ पनि पासपोर्ट चाहिने हेर भाइ अब यो परिचय पत्र सत्र हेर्दै गरौँला है म लेखक मात्र होइन म पत्रकार पनि हुँ सुमेरु पोस्टको सम्पादक अब तिमीले देखिहाल्यौ मेरो स्वास्थ्य त्यति राम्रो पनि छैन बरु मलाई भाइले के गर्नु पर्यो भने सिलिक्मोको घरसम्म पुग्न मद्दत गर्नु पर्यो उसले केटोलाई अनुरोध गर्यो अन्तिम वाक्य बोलिसक्ने बित्तिकै उसलाई आफ्नो प्रश्न औचित्यहीन पनि लाग्यो ठेगाना नै नभएको ठेगान बताएर केटोको अघिल्तिर निरीहता प्रदर्शन गरेकोमा पछुतो पनि भयो उसको माथिल्लो ओठको खात विकृत रूपले चल्न लायो यता केटो भने केही सोचे झैँ आँखी भाउ खुम्च्याउँदै थियो पत्रकार केटो गम खाए झैँ बोल्यो अनि तपाईँको नाम के हो त दाई पत्रकारले अनुहारको विकृति छोप्न सहज जवाफ दियो मेरो नाम यमन विद्रोही यमन विद्रोही पर क्षितिजतिर हेर्दै केटो केही सम्झिने प्रयास गरिरहेको थियो तपाईँको नाम कतै सुनेको हुँदै तर कहाँ सुनेको त्यो चाहिँ थाहा भएन ठिकै छ ठिकै छ ठिकै छ अनि यो झोलामा चाहिँ के छ तपाईँको भन्नुहोस् पछिल्लो वाक्य उसले कड्के झैँ गरी सोध्यो के मेरो झोलामा खासै त्यस्तो केही पनि छैन भाइ खेलौना छ लुगा फाटो यस्तै यस्तै त हो यमनलाई स्थितिबाट उम्कन मन लागेको छ त्यसैले उसले फटाफट जवाफ हो ढाडबाट झोला उतारेर चेन खोल्दै थप्यो ल केटोले आँखा तानेर झोलामा हेऱ्यो कपडाको पुतली प्लास्टिकको जहाज प्लास्टिककै मोटर गाडी अनि सेतो कपासले मोरिएको वायुपङ्खी घोडा उसले दयालु आँखाले यमनलाई हेर्यो अनि यस्तो खेलन कसले खेल्छ दाइ गाउँमा उसले आश्चर्य प्रकट गर्यो यता यमनले झोलाको चेन लगायो पिठ्यौमा बोक्यो र मुस्कुराउँदै भन्यो मेरी नातिनी छे सिलेकमोको गाउँमा मेरी नातिनी छे सिलेक्मोकको गाउँमा प्रशस्त भावुकताले उसको ओठको दाग समेत द्रवीभूत भएको थियो यो सिलिकमोको गाउँ भन्ने त कुनै गाउँ सुने छैन हेर्नुहोस् मैले सबले बाटो भुल्नु जस्तो लाग्यो केटो प्रौढ देखिन खोज्यो होइन होइन भाइ यतै हो मलाई थाहा छ यमनले आत्मविश्वास देखायो केटो छक्क पार्यो उसलाई टाढा टाढासम्मका गाउँहरूको नाम थाहा थियो त्यहाँका गाउँठाउँ र त्यताका मान्छेहरूको बारेमा इन्साइक्लोपेडिया नै थियो साथीहरू नेताहरू उसको क्षमतासँग नतमस्तक थिए तर तर यो कुन गुफाभित्रको गाउँ थियो उसलाई समेत थाहा नहुने पहिले भनेको मान्नु सर त्यस्तो कुनै गाउँ छैन यतापट्टि केटो हाँस्यो र तुरन्तै हाँसोको बिट मार्दै भन्यो यमन जसँग भयो ऊ कल्पनाभित्रको गाउँ खोज्दै थियो संयोगवश जसलाई सोध्यो ऊ गाउँहरूको इन्साइक्लोपेडिया नै परेछ यो गाउँको कल्पना गर्दा उसको मस्तिष्कमा विकट पहरोमा टक्क उभिएको सिलुक्मको घर प्रष्ट देखिन्थ्यो त्यो घरको आँगनबाट देखिने खेतका तरेली प्रष्ट थिए तर स्वयं त्यही घरको वरिपरि कुनै अरू घरको कल्पना उसले गरेको थिएन गाउँको नाम पनि उसले राखेन के जरुरी थियो गरिब गुरुवाहरूको गाउँ हत्तपत्त छुट्टिँदैन थिए उस उस्ते उस्तै लाग्थे केटो उत्सुक भएर यमनको अनुहारमा हेरिरहेको थियो यमन किन मान्थ्यो उसले नातिनीका लागि खेलाउन बोकेको थियो गन्तव्यमा नपुगी फर्कने कुरै थिएन यस्तो जिद्दीवाल लेखक केटोले देखेकै थिएन तर यो लेखक गइरहेको नयाँ गाउँ कुन हुन सक्छ उसलाई त्यो गाउँबारे थाहा पाउन मन लाग्यो खोच्याउँदै यमन अघि लाग्यो केटो सहानुभूतिपूर्वक उसलाई पछ्याउन थाल्यो अनि भाइ तिम्रो तिम्रो नाम चाहिँ के नि यमनले सोध्यो यता केटोले फुर्किएर जवाफ दियो बलिदान बलिदान हो सर खासै भन्ने हो भने सर हामी बलिदानी गर्न चाहन्छौँ त्यसैले यस्तो नाम धेरै साथीहरूले राखेका छन् उसको नाम सुनेर यमन झस्कियो उसका खुट्टा अकस्मात रोकिए उसले पछाडि फर्किएर केटोलाई हेर्यो उसलाई ब्रह्म ज्ञान प्राप्त भए जस्तो महसुस भयो उसले कल्पना गरेको बलिदान र यो बलिदानका धेरै कुरा ठ्याक्कै मिल्दा रहेछन् हाउभाउ आवेग अनुहारको बान्की सबै सबै तर यो केटो अलिक कलिलै देखिन्थ्यो केटो बिस्तारै लस्केर हिँड्दै थियो यमनको हिँडाइ देखेर ऊ अल्मलियो र सोध्यो सर गाह्रो भयो सर यो खासमा खुट्टामा के भएको सर उसले एकैसाथ जोर प्रश्न सोध्यो यमनलाई लाग्यो केटोलाई आफ्नो कथा सुनाउँदा बाटो काट्न पनि सजिलो होला कथाले कष्ट कम गर्छ यमन आफ्नो कथा सुनाउँदै हिँड्न थाल्यो ऊ बेला बेला रोकिन्थ्यो हिँडाइ ढिलो थियो त्यसैले हिँडाइले त केटोलाई पट्यार लागेको हो तर कथाले सब थोक बिर्साउँथ्यो उर्गेनको घोडा लेखिसकेपछि यमन विद्रोही काठमाडौँ गएको थियो छाप्ने बन्दोबस्त मिलाउन सङ्कटकालको बेला विप्लवी मान्छेहरूको कथा लेख्नु प्रतिबन्धित थियो उसले क्रान्तिकारी विद्रोहको कथा छानेको हुनाले लेख्नु र छाप्नु दुवै भूमिगत काम बन्न पुगे सुमेरोमा सम्भव थिएन त्यसैले काठमाडौँका केही विश्वासिला साथीहरूसँग सल्लाह गर्यो तर यो मामलामा सघाउन कोही पनि तयार थिएन अन्तत एउटा क्याफेमा एक भूमिगत सम्पादक भेटियो साहित्यिक म्यागजिन लाल पाइलोको सम्पादक उसले भन्यो किताब त होइन तर अंश अंश गरेर पाँच अङ्कमा छाप्छु लाल पाइलोमा उपन्यासको पहिलो भाग छापेर आउँदा ऊ हर्ष विभोर भएको थियो दोस्रो भाग छापिँदा दङ्ग भएको थियो तेस्रो भाग छापिँदा फुरुङ्ग भएको थियो चौथो भाग छापिँदा उसको आत्मसम्मान जाकेको थियो तर पाँचौँ भाग छापिँदा ऊ साई सेनाको डरलाग्दो कस्टडीमा थियो उसको जीवन रक्षाका लागि दर्जनौ प्रेस विज्ञप्तिहरू जारी भएका थिए सधैँ अरूको समाचार बनाउने यमन विद्रोही स्वयं समाचारको शीर्षक बनेको थियो लेखकहरूको जुलुस निस्केको थियो पत्रकारहरू आन्दोलित भएका थिए ऊ चर्चाको केन्द्रमा थियो बेपत्ता लेखक पत्रकारको रूपमा यो घटनापछि लाल पाइलोभित्र उर्गेनको घोडा खोज्ने गोताखोरहरूको भूमिगत संख्या वात्तै बढ्यो तर चौबिसै घण्टा कालो पट्टीले आँखा छोपेर अँध्यारो कुनामा मिल्काइएको यमन विद्रोही यसबारे बेखबर थियो उसलाई उपन्यासका पात्रबारे सोधिन्थ्यो ऊ नाजवाफ हुन्थ्यो उनीहरू मुक्का बर्साएर अनुहार रगत पक्ष पारिदिन्थे फेरि खस्रो स्वरले सोध्थ्यो यो दिग्विजय भनेका यो उपन्यासको पात्र हो विषय कहाँ देखाउँ मैले यमन फुटेर चर्याइरहेको ओठले धङधङिँदै जवाब दिन्थ्यो अनि साई सेनाको त्यो अफिसर आफ्ना सहयोगीहरूलाई आदेश दिन्थ्यो यसलाई यसलाई त्यो पानीमा चोपा साला आतङ्ककारी लेखक हिउँद याममा उसलाई नाङ्गे झार पारेर पानीमा हालिदिन्थे ड्रम हो या सिमेन्टीको ट्याङ्की ऊ पत्तो पाउँदैनथ्यो आँखा बाँधिएकै हुन्थ्यो हाडको मासीभित्र पनि चिसो पुग्थ्यो उसलाई मरिसकेको शरीरको आभास हुन्थ्यो फेरि त्यही आभासले जीवितै रहनुको प्रमाण पनि दिन्थ्यो कसो कसो ऊ आफ्नो टाउको पानीको सतहमाथि निकाल्दो रहेछ अथवा सायद उनीहरू नै निकालिदिन्थे इन्द्रियहरू मरिसके जस्तो हुन्थ्यो फेरि कति समयपछि हो कुन्नी बहुरिन पुग्थ्यो पहिलो दिन यमन खुब रोयो पीडा आतंक सखस खपी नसक्नु थियो भकुर्नु भकुरिसकेपछि तिनीहरूले उसको टाउको माथिबाट गोली पड्काए हुरुक्क भइसके जस्तो लागेको थियो तर जिउँदै रहेछ रिङ्गटा लागेर ढलौँला जस्तो भएको बेला कुनै सैनिकले हाँस्दै भनेको उसले सुन्यो ए पक पक म म फ्लाइङ किक ट्राई गर्छु लगत्तै बुटको भयानक प्रहार ठिक कान मुन्तिर अनुभव गरे उसले उसलाई अरू केही थाहै भएन कालो रङ स्थायी रङ भएको थियो संसार यत्तिको कालो भएको उसले कहिले कल्पनै गरेको थिएन कस्तो निखुर कालो संसार बेहोस भएर ढल्नु बडो सुखद हुन्थ्यो कमसेकम पीडाको अनुभूतिले काल्पनिकतालाई बिथोल्न त थियो होसमा रहनु जस्तो त्रासदी अर्को केही पनि हुँदैन थियो त्यो दिन न उसलाई मिति थाहा छ न त बार नै मात्र त्यो एउटा दिन थियो मृत्युको आभासले चौबिसै घण्टा छोपिरहने भएपछि त्यही पनि मिठो लाग्दो रहेछ तर मृत्युको आभासमा समय तत्त्व हुँदैनथ्यो थियो क्यालेन्डर हुँदैन हो त्यो दिन घाँटी घाँटी खाल्टोमा पुरेपछि कालोपट्टि खोलिदिएका थिए उनीहरूले यमनलाई संसार नै तिर्मिराए झैँ लाग्यो उज्यालो पनि कति कष्टकर भएको उसको अघिल्तिर एउटा अग्लो मान्छे कुर्सीमा बसेको थियो उसको छेउछाउ हतियारधारीहरू उभिएका थिए कुर्सीमा बस्नेले सोध्यो ल सर अब धेरै कष्ट नउठाउँ हेर्नुहोस् फटाफट भनिदिनुहोस् घर जानुहोस् म तुरुन्तै छोडिदिन्छु एक दिग्विजय दुई मेन्दो तिन विद्रोह ल यति तिनजनाको बारेमा भन्नुहोस् यति भए पुग्छ यमनलाई यतिखेर आफ्नो शरीर लासमा परिणत भइसकेको महसुस भएको थियो आँखा खोल्ने कुनै उत्साह थिएन बरु आँखा चिम्लिरहँदा सुखद खालको मृत्युबोध भइरहन्थ्यो दुखाइ अलिक कम भए जस्तो तैपनि त्यो सैनिकको प्रश्नले लेखकलाई चकित तुल्याएको थियो उपन्यासका पात्रको खोजी भइरहेको थियो हुनसक्छ उसले चिन्छु भन्यो भने कमब्याक लगाउन लगाएर आफूसँगै लिएर जानेछन् पाखा पर्वत झुप्रा झाप्री कता भेटिने सम्भावना छ भन्यो त्यतिर लिएर जानेछन् अजीब लाग्यो उसलाई मनभित्र एउटा तरङ्ग उठ्यो साँच्चीकै खोज्न गए त सायद सायद भेटिएलान् उसका पात्रहरू उसलाई गाडीमा राखियो कालो पट्टी भित्रबाट देखे जस्तो लाग्यो त्यो हरियो गाडी मर्ने क्षण आएछ भन्ने पनि लाग्यो मृत्युका अद्भुत छायाहरूबारे एउटा उपन्यास लेखु तर मौकै नपाई मार्ने भए गाडी ख्याच रोकियो पाखुरामा समातेर उसलाई होत्याइयो ल सर यहाँ बस्नुहोस् त यहाँ कुर्सी छ एउटा बस्नु सर पाखुरामा समाउनेले विनयशील स्वरमा बोल्यो अनौठो लाग्यो उसलाई यमराजको अघिल्तिर पेश गर्दैछ कि क्या हो कस्तो कस्तो अजीबको मौनता उस्तै अजीब शिष्ट व्यवहार मृत्युको आभास कति बेला शीतल हुँदो रहेछ कसाब फोन उठाइबक्सियोस् रे जसाबले हुकुम बक्स्याछ कसैले बुट बजारेर भन्यो पक्का भयो उसको अघिल्तिर जे जस्तो आकार प्रकारको छ कर्नेल छ कर्णेलले क्षणभर फोनमा कुरा गर्यो यमनलाई त्यो वार्तालापमा कुनै रुचि थिएन फोन वार्ता सकेर कर्णेलले सोध्यो तिमी क्रान्तिकारी हो कि लेखक ज्यानको माया पटक्कै छैन उसले जवाफ दिइरहनु आवश्यक ठानेन धेरै दिन भइसकेको थियो ऊ नाजवाफ भएको फेरि यो कर्णेलले पनि दिग्विजय मेहेन्दो विद्रोह आदि कहाँ छन् भनेर सोध्छ उनीहरूबारे यति धेरै कुरा कसरी थाहा पाइस भनेर सोध्छ ती आतंककारीहरूलाई खोज्न हिँड भन्छ उसँग के उत्तर हुन सक्छ आज जित भएर कर्णेल जङ्गियो कि यो अल्टर दिमाग भएको मान्छे रहेछ उपन्यासका पात्रहरू क्रमशः वास्तविक पात्र चाहिँ धरतीमा सलबलाउन लागेको महसुस हुन थालेको थियो उसलाई कतै न कतै केही न केही नाता त हुनै पर्छ नत्र कर्णेलले त्यत्रो जिद्दी किन गर्थ्यो लगातार पिटेर उसको बायाँ खुट्टा भाँचिदिएपछि यातनाको अनन्त श्रृङ्खला रोकिन पुग्यो उपचार गर्न कुनै डाक्टर आउँथ्यो जान्थ्यो बडो औपचारिक कुरा गर्थ्यो त्यो मान्छे थियो वा सपनामा आएको कुनै छाया समय शून्य अनुभव थियो न दिन न रात न बिहान न साँझ कति दिन बितेका थिए उसलाई त्यो पनि थाहा थिएन समय मानु समाप्त भएको थियो प्लास्टर गरेको खुट्टा लम्पसार पारेर ऊ बन्द कोठाभित्र पल्टिरहन्थ्यो उर्गेनको घोडाका पात्र दिन रात उसको झझलकोमय तन्द्रमा आइरहन्थे सेतो घोडाहरूको फौज त सिमलका भुवा उडिरहे झैँ सदा सर्वदा उडिरहन्थे बादल झैँ मडारिरहन्थे अन्तत उसलाई मेन्दोको शहादतले पोल्यो मेहन्दुकी सानी छोरी खोज्ने अभिलाषाले च्याप्यो उसको मनमा तर्कनाका अनेक लहर उठिरहेका बेला उसले आफूलाई बिरानो ठाउँमा भेट्टायो बाक्लो जङ्गलभित्र घाँसमा सुतिरहेको रहेछ नजिकै राजमार्ग थियो क्यारे गाडीहरूको आवाज पटक पटक आउँथ्यो र पटक पटक हराउँथ्यो ऊ बिस्तारै उठ्यो शरीर नाजुक थियो यातनाले चिया चिया भएको पाइताला पोलिरहेको थियो खुट्टो खोच्याएर हिँड्न सक्ने गरी ठिक भएको रहेछ लामो बेहोसीबाट झै लाग्यो उसलाई अज्ञात स्थलमा फालेर सैनिकहरू गइसकेका रहेछन् कथाको सुरमा उनीहरूले प्रशस्त बाटो नापिसकेका थिए तैपनि सिलिक्मोको गाउँ अझै भेटिएको थिएन ओह्रालो झार्दै गरेको गाउँलेलाई लेखकले सोध्यो यो लेखको टुप्पोमा पुग्न कति बेर लाग्छ होला गरिबीको जलफ लागेको पहिलो दाँत देखाएर हाँस्दै गाउँले भन्यो खै सर आधा घन्टा त लाग्छ होला सर केटोले हाँस्दै भन्यो ऊ त्यहाँ त्यहाँ हेर्नुहोस् त पहरोको सिँयालमा छानो देखिया छ नि ओ हो त्यही हो तपाईँ तपाईँ सबैलाई सोध्नुहुन्छ उकालो चढ्दा समय सोध्नुहुन्न के सर अद्भुत अनुभव थियो त्यो समयको चेतना नै नहुँदो रहेछ बिचरा गाउँलेहरूलाई आधा घण्टा भनेको के हो एक घण्टा भनेको के हो समयलाई रुखको छायाले नाप्ने चलन छ गाउँमा उसलाई समय शून्यताको अनुभवले ऐठन गर्न थाल्यो हो रहेछ ब्यारेकभित्रको अज्ञात कस्टडीमा उसले त्यस्तै समयहीनताको अनुभव गरेको थियो सिलिक्मोको घर पुगेपछि लेखकले कल्पनाको झुपडी र यथार्थको झुपडीलाई मिलान गर्न खोज्यो बहु मिल्थ्यो गाउँ गरिबी र यातनाका अनुहारहरू उस्तै उस्तै त हुँदैनन् गाउँ गरिबी र यातनाका अनुहारहरू उस्तै उस्तै त हुँदैनन् उनीहरू पिँढीमा बसे वर्षदिनको फरक पारेर लहरै रोपिएका बोट जस्ता केटाकेटी नजिकैबाट चिहाइरहेका थिए केटाकेटी अलि हुर्किएछन् क्यारे आख्यानको समय र यथार्थको समयलाई नाप्ने कोसिस गरे उसले मध्ये मेहेन्दोकी छोरी कुन होली होइन यति हुर्किसकेकी पनि छैन होला भर्खरै साढे दुई वर्षकी भई क्यारे यता केटो पनि थकित थियो कथाको चापले हो वा हिँडाइको रापले उही जानुस् तर लामो सुस्किराले उसको थकान स्पष्ट झल्किएको थियो त्यही बेला सिलिकमा को आयो माया भन्दै बाहिर निस्के लेखक यमन विद्रोही खुट्टाको दुखाइ चटक्कै भुलेर जुक्क उठ्यो सिलिक्मको बाइस सम्झना भयो हिउँ पहिरोको दुर्घटना याद आयो पासाङको प्रेम स्मृतिमा छायो गुराँस सिउरिने चुल्ठो खाई सलसलाउँदो कपाल खोइ वसन्त ऋतुको पहिलो गुराँस जस्तै फक्रिएको को जोबन खाई लेखकले आफैलाई सम्झायो हत्तेरी सधैँ मान्छे जवान रहन्छ त फेरि सोच्यो गरिबीले चुस्न पनि कस्तो चुसेको सिलिकमोसँग नमस्कार आदान प्रदान गर्दा उसलाई काल्पनिक दुनियाँमा उभिए जस्तो लाग्यो यो इन्द्रजालको मायावी संसार हो यमन झोला खोतल्न थाल्यो कस्तो हतारो कस्तो ढुठी खेलौनाहरू झेक्यो चकलेटको प्याकेट झेक्यो बिस्कुटहरू झेक्यो पिँढीमा उपहारको बिस्कुन लगायो केटाकेटीका निम्ति ल्याएका उपहार हातमा राखिदिन ऊ व्यग्र देखिन्थ्यो केटाकेटीहरू अलिक नजिक आए उनीहरूका मङ्गोलियन आँखाबाट गरिबी र अभाव पाकेको तोरीको कोसा फुटेर तोरी छरिए झै उपहारको बिस्कुनमा छरिएका छन् उसका आँखा रसाए सोच्यो मेरा पात्रहरू कहिले समृद्ध होलान् यो गरिबीको कारुणिकता कस्तो रुग्न हुँदो रहेछ यता केटो सिलिकमा दिदीसँग भलाकुसारी गर्न थालेको छ जातैले तामाङ त होइन तर तामाङ भाषा बडो स्वादले बोल्दो रहेछ ऊ सिलिकमा पुलुक्क पुलुक्क उसैलाई हेर्दैछे खुसी र उत्साहित दुवै देखिन्छे झोपडीभित्र कतै बच्चा रोएको सुनियो सिलिकमो हतार हतार भित्र छेरी मेहन्दो कि छोरी रोएकी हो यमनलाई चर्को प्यास लाग्यो घाँटी सुकेर सुक्खा हुन पुग्यो आमाको दुध मनज्ञ खान नपाएकी बच्ची सिलिक्मोले उसलाई आमाको सन्देश सुनाइ होली अथवा नानी हुर्किसकेपछि सुनाउने प्रतीक्षा गरिरहेकी होली हुन त आमाहरू मसिना बच्चाहरूसँग पनि उसरी नै कुरा गर्छन् सिलेक्टमो बच्ची बोकेर बाहिर निस्की लेखकका आँखाहरू विस्फारित भए नयाँ मान्छेहरू देखेर रुँदा कि बच्ची पनि चुप लागी लेखकले सोध्यो यो मेन्दुकी छोरी होइन के के नाम राख्नु छ के के नाम राख्नु छ वास्तवमा उसले उपन्यासमा मेहन्दुकी छोरीको नाम राख्न बिर्सेको थियो त्यति बेला सिलिक्मोले राखिहाल्ने भन्ने अव्यक्त सम्झौता भएको हुँदो हो लेखकको मस्तिष्कमा अब मेहेन्दो सायद भइहाल्यो उसैको सम्झनामा यसको नाम पनि मेहेन्दो नै राखेको छ मलाई मलाई उसको खुब याद आइरहेको छ मसँग मुटु साटेर बसेको थिएँ मौका आँखामा बरर आँसु आयो क्षणभरमै आँसु बलिन्द्र धारा भयो र गलाबाट हिक्का फुत्किन थाल्यो सबै कुरा स्थिर भए झैँ लाग्यो मौसम पनि उदास भयो ऊ ढोकाको ठेलामै बसी र चोलोको बाहुलाले आँसु पुस्दै रोइरही सानी मेन्दो उसको काखबाट फुत्केर निस्की र दौडँदै उपहारहरूको बिस्कुन भएको ठाउँमा पोकी उसँगै अरू नानीहरू पनि उपहारको बिस्कुन उठाउन पोके सिलेक्मोको वाहिले केटो पनि उदास भयो लेखक त आँखाभरि आँसु पारेरै बसेको थियो रुन चाहन्थ्यो तर आफै रोएर सिलिखमलाई अझै रुहाउन थियो, उसका आँखा बालिका मेहन्दोलाई पछ्याइरहेका थिए निकै चञ्चल र चलाख देखिन्थे सानी मेन्दो फटाफट उपहारको बिस्कुनबाट सेतो पंखी घोडा टिपेर उसले हातमा लिए लेखक चकित भएर बाहुलाले आँखा पुस्न थाल्यो उसले सेतो घोडा नै छानेकी थिए लेखक मायावी दृश्यमा कैद थियो र दृश्यमा छोरी मेन्दो सेतो घोडा हातमा लिएर मुग्ध भएकी थिए मङ्गोलियन आँखाको ठिक मुन्तिरको नाकले विद्रोहलाई सम्झाउँथ्यो मेन्दो र विद्रोहका सम्पूर्ण सुन्दरतम अवयव छानेर बनाइएकी जस्तै लेखक अवाक भएर उसैलाई हेरिरह्यो सानी मेन्दो सेतो वायुपङ्खी घोडा हातमा बोकेर दौडिँदै सिलिक मुनेर आई र उसको चिउँडो घचघच्याउँदै भन्न थाली हेर त आमा घोला उल्केलको घोला लेखकका आँखा आँसुले पुरिए ऊ घोप्टिएर आँसु पुस्न थाल्यो मेहेन्दो भने खुसी भएर उफ्रिन थालेकी थिई भन्दै थिई उल्गेनको घोला उल्गेनको घोला उपन्यास उर्गेनको घोडा यही सकिन्छ हामी आशा गर्छौँ यो उपन्यास र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लाग्यो अवस्था अर्को अङ्कमा फेरि भेटौँला उपन्यास उर्गेनको घोडा र यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ सुन्नेलाई सुनको माला यस कार्यक्रमको publicity partner group Nepal recording तथा मिक्सिङ भुवन पौडेल अनियर टेक्निसियन जयराम नगरकोटी भोला तिमल सिन्हा र सृजना तामाङ सूत्रधार पवनराज पौडेल लेखक युग पाठक प्रतिक्रियाका लागि फेसबुक डट कम स्ल्यास थाहा सञ्चार वा थाहा सञ्चार एट जिमेल डट कम